पहिले लाग्छ तितो पछि लाग्छ मिठो पहिले लाग्छ तितो पछि लाग्छ मिठो तितो मिठो भन्दा भन्दै सोल्टिनीको भट्टीमै रात बित्यो तोम्बाले के पुग्थ्यो रक्सी पनि रित्यो तोम्बाले के पुग्थ्यो रक्सी पनि रित्यो रक्सीको मात भन्दा सोल्टिनीको आँसो त झनै मिठो आहै साथी भाइ घर फर्किनु पर्ला है आहै साथी भाइ घर फर्किनु पर्ला है अब त सबैको खोजेरी पर्ने कहिले कहिले भेटघाट हुन्थ्यो जहिले साँझ पर्ने कहिले कहिले भेटघाट हुन्थ्यो जहिले साथीभाइको जमघटमा ज्ञानी हुन्थ्यो पहिले साथीभाइको जमघटमा ज्ञानी हुन्थ्यो पहिले यसरी नै घर खेत सबै दिन्थ्यो यसरी नै घर खेत सबै सित्यो आहै साथीभाइ घर फर्किनु पर्ला है साथी भाइ घर फर्किनु पर्ला है अब त सबैको भोजरी त्यो अब त सबैको घरको भात छोकै छैन नाना थरी हिउँले घरको भात छोकै छैन नाना थरी हिउँले रक्सी मात्र भएपछि के सहन्थ्यो जिउले रक्सी मात्र भएपछि के सहन्थ्यो जिउले दिनमा डुबी तान्नु छ जहिले नि महिना दिनको तलबले न पिउनु रक्सी है यही सन्देश सुनाउँछु सबैलाई पहिले लाग्छ तिखो पछि लाग्छ मिठो पहिले लाग्छ तिखो पछि लाग्छ मिठो तितो मिठो भन्दा भन्दै सोल्टिनीको भट्टीमै रात बित्यो तोम्बाले के पुग्थ्यो रक्सी पनि रित्यो रक्सीको मातुभन्दा सोल्टिनीको हाँसो त झनै मिठो आहै साथी भाइ घर फर्किनु पर्ला है आहै साथी भाइ घर फर्किनु पर्ला है अब त सबैको खोजिरी थियो अब त सबैको खोजिरी थियो यही सन्देश सुनाउँछु सबैलाई यही सन्देश सुनाउ sama